निकुञ्ज अवलोकन गरेकोमा यो आर्थिक वर्षको फागुन मसान्तसम्म एक लाख सात हजारले मात्र अवलोकन गरेको तथ्याङ्क नेकुञ्ज कार्यालयसँग रहेको छ विशेष त विदेशी पर्यटक नै घटेको नेकुञ्जले जनाएको छ चितवन राष्ट्रिय नेकुञ्जभित्र रहेका सातवटा होटल गत असार मसान्तपछि बन्द छन् निकुञ्जभित्रका होटल बन्द हुनुलाई कारण बनाइए पनि नेकुञ्जकै कमी कमजोरी र सुधार गर्नुपर्ने अवस्था पनि छ पछिल्लो समय नेकुञ्ज प्रशासनसँग पर्यटक बोक्ने हात्ती पनि घट्दै गएका छन् पर्यटक बोक्ने हात्ती नेकुञ्जसँग छैन सामुदायिक वनतर्फ पर्यटक आकर्षित भएका छन् सौराका होटल व्यवसायी दामोदर रेग्मीले भन्नुभयो सामुदायिक वन घुमेका पर्यटकले पनि नेकुञ्जको राजस्व तिरेको रेग्मीले बताउनु भएको छ यसैबीच चितवनमा green island park GI park सञ्चारमा आएको छ घर जग्गा तथा पोल्ट्री व्यवसायहरूले मुख्य लगानीमा आन्तरिक पर्यटकलाई लक्षित गरी पूर्वी चितवनको रत्नगरमा जिआई पार्क सञ्चालनमा ल्याएको हो मनोरम वातावरणमा परिवार तथा बालबालिकालाई लक्षित गरी रेस्टुराँ र लज सहितको पार्क सञ्चालनमा ल्याइएको प्रबन्ध निर्देशक गौरीश्वर सापकोटाले जानकारी दिनुभयो यो नयाँ वर्षको अवसर पारेर जिआई पार्कको उद्घाटन गरिएको छ पार्कमा घर जग्गा पोल्ट्री व्यवसाय तथा अन्य व्यवसायीहरूको एक करोडभन्दा बढी लगानी रहेको उहाँले बताउनुभयो बालबालिकालाई मनोरञ्जनका लागि पार्कमा विभिन्न खेलको व्यवस्था गरिएको छ पार्क वरिपरि नारायणगढको हंस बहुद्देश्य सहकारी संस्थाले माछा पालन गरेको छ माछा पोखरीको बीचमा रहेको चापुमा आइल्यान्ड पार्क निर्माण गरिएको छ त्यहाँ पुग्नेले माछा पोखरीमा आफैले माछा मारेर किन्न वा पकाएर खान पनि सक्नेछन् करिब अठार कट्ठा क्षेत्रफलमा बाँसको प्रयोग गरेर कलात्मक तरिकाले निर्माण गरेको पार्कमा छवटा कटेज एउटा सभागृह रेस्टुरा र लजिङका लागि चारवटा कोठा रहेका छन् पूर्व पश्चिम राजमार्गको आडेमा रहेका कारण पनि सबै वर्गले यस पार्कलाई मन पराउने सापकोटाको दावी छ जनजातिहरूको एकमात्र मुद्दा केही समयका लागि भए पनि संविधान सभालाई यसलाई फेरि सुन्नुहोला जनजातिहरूको एकमात्र मुद्दा केही समयका लागि भए पनि संविधान सभालाई बिउताएर संविधान जारी गर्नुपर्ने नेपाल जनजाति महासङ्घका महासचिव आङ्काजी शेर्पाले माग गर्नु भएको छ आदिवासी जनजाति पत्रकार सङ्घ अनिज चितवनले मङ्गलबार गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले यस्तो माग गर्नुभएको हो संविधान सभालाई विधि नपुर्याई मृत घोषित गरेकाले यसलाई केही दिनका लागि भए पनि बिउताउनु पर्ने उहाँले बताउनुभयो संविधान सभालाई विधि नपुर्याई मारिएको छ महासचिव शेर्पाले भन्नुभयो विधि नपुर्याई मरेको मान्छेलाई सेलायो भने पनि त्यसको अस्तित्व रहन्छ त्यस्तै संविधानसभाको पनि त्यस्तै अस्तित्व रहेको छ संविधानसभाको आयु पाँच घन्टा बाँकी सधैँ मृत घोषणा गरेको उहाँको दाबी थियो सभासदलाई आफ्नो अधिकार प्रयोग गर्न दिन पनि संविधान सभा बिउताउनु पर्ने उहाँको जिकिर थियो प्रमुख दलहरूले सभासदहरूलाई अधिकारबाट वञ्चित गराउन संविधान सभा विघटन गराएको उहाँको आरोप रहेको थियो जनजातिहरूको आन्दोलनले संघीयता र पहिचानसहितको संविधान दिन नसकेको पनि संहिता र पहिचान बिनाको संविधान आउनबाट देशलाई जोगाएको उहाँको टिप्पणी थियो आफूलाई संविधान सभाको निर्वाचनको विरोधी नभने नभए पनि निर्वाचनको प्रक्रियाप्रति आपत्ति रहेको महासचिव शेर्पाको भनाइ थियो बहुदलीय व्यवस्थामा निर्दलीय व्यक्तिलाई सरकारको जिम्मा दिनु गलत भएको उहाँको दावी थियो चार दलले बहालवाला प्रधान न्यायाधीशलाई प्रधानमन्त्री बनाएर बहुदलको खिल्ली उडाएको उहाँको आरोप रहेको छ अहिले चार दलभित्रका नेताहरूमा समेत चुनाव हुने कुरामा दुविधा छ महासचिव शेर्पाले भन्नुभयो उनीहरूभित्रैका मानिसहरूले हामीलाई खिलराजलाई आन्दोलनले सत्तासिस गराउनु हामी सहयोग गर्छौँ भनेर सङ्केत गरिएका छन् प्रमुख दल नै आफ्नो आकार घट्ने चिन्ताले निर्वाचन गर्न डराएको उहाँको दावी थियो पूर्वी चितवनको खैरहनीमा निर्माण गरिएको प्रहरी ब्यारेक तथा प्रहरी बेट इलाका प्रहरी कार्यालय खैरहनीलाई हस्तान्तरण गरिएको छ मङ्गलबार आयोजित एक कार्यक्रमका बीच भवन निर्माण समितिका अध्यक्ष केशव पाठकले प्रमुख जिल्लाधिकारी हिमनाथ दवाडीलाई र उहाँले इलाका प्रहरी कार्यालय खैरनीका नयाँ प्रमुख प्रहरी निरीक्षक रमेश पण्डितलाई ब्यारेक तथा प्रहरी प्रहरीबीट हस्तान्तरण गर्नुभएको हो हस्तान्तरण कार्यक्रममा आर्थिक तथा कार्यप्रगति विवरण प्रस्तुत गर्दै भवन निर्माण समितिका सदस्य सचिव तथा प्रहरी निरीक्षक माधवराज खरेलले करिब दस लाखको लागतमा प्रहरी ब्यारेक निर्माण गरिएको जानकारी दिनुभयो विभिन्न व्यक्तिबाट प्राप्त करिब साढे छ लाख तथा तिन लाखभन्दा बढीको जिन्सी सहयोगमा भवन निर्माण गरिएको खरेलले जानकारी दिनुभयो भवन निर्माण समितिका अध्यक्ष तथा उद्योग वाणिज्य सङ्घ खैरनीका अध्यक्ष केशव पाठकको अध्यक्षतामा भएको कार्यक्रममा चितवन जिल्लाका प्रहरी प्रमुख प्रहरी परीक्षक दीपक कुमार थापा इलाका प्रहरी कार्यालय खैरनीका प्रहरी निरीक्षक रमेश पण्डित लगायतले बोल्नु भएको थियो कङ्काली सामुदायिक वन परिसरमा निर्माण थालेको मगर सङ्ग्रहालयको निर्माण कार्य अल अलपत्र बनेको छ जिल्लामै पहिलो पटक खोल्न लागेको सङ्ग्रहालयको निर्माण कार्य खर्च अभावले गर्दा अलपत्र बनेको हो एक वर्षभित्र निर्माण पुरा गर्ने लक्ष्य लिएर असारमा निर्माण थाले पनि पुरा हुन नसकेको हो अहिले लग लखन थापा मगर गाउँ इकाइ समिति चैनपुरले सङ्ग्रहालय निर्माणको काम सुरु गरेको छ गाउँमा बसोबास गर्दै आएका मगरहरूसँग रकम जम्मा गरेर सङ्ग्रहालयको निर्माण थालिएको छ हामीले पुर्खौँदेखि प्रयोग गर्दै आएका सामानहरू हराउँदै गए लखन थापा गाउँ इकाइ समितिका अध्यक्ष जेबी थापा मगरले भन्नुभयो त्यसैले सङ्ग्रहालयमा मगरहरूले प्रयोग गर्दै आएका सामानहरू किनेर भए पनि राख्ने उद्देश्यले निर्माण थालेका हुँ उहाँले एक वर्षभित्रमा निर्माण पुरा गर्ने लक्ष्य राखिए पनि रकम अभावले सामान्य पिलर लगाएर इट्टा जोड्ने काम मात्र भएको बताउनुभयो चौध लाख लागतमा भवन निर्माण थालिएको हो सङ्ग्रहालयमा मगर समुदायले प्रयोग गर्ने वाद्यवादनका सामान तोरी पेल्ने कोल जाँतो मगरहरूले लगाउने पोसाक लगायत रहनेछन् गाउँमा रहेका मगरहरूसँगबाट अनिवार्य रूपमा पाँच सय रुपियाँ सङ्कलन गरी भवनको निर्माण थालिएको हो अहिले खर्च नभएपछि निर्माण ठप्प भएको छ वनमा पिकनिक खाने ठाउँ र पौडी खेल्ने पोखरी निर्माण गरिएकाले आन्तरिक पर्यटकलाई लक्षित गरी सङ्ग्रहालयको निर्माण थालिएको हो चितवन जिल्ला प्रशासनले स्थानीय टिभी च्यानलहरूको प्रसारण अवरुद्ध पारेको छ राष्ट्रिय प्रसारण नियमावलीको छैटौँ संशोधनले गरेको व्यवस्था अनुरूप संसार मन्त्रालयको परिपत्र अनुसार चितवन जिल्ला प्रशासनले च्यानलहरूको प्रसारण अवरुद्ध गरेको हो प्रसारण अवरुद्ध भएको घटनाप्रति नेपाल पत्रकार महासङ्घ चितवनले ध्यानकर्षण भएको जनाएको छ छैटौँ संशोधनको प्रावधानप्रति राष्ट्रिय टेलिभिजन प्रसारण सङ्घले असहमति जनाएको र समस्या समाधानका लागि कार्यदल समेत बनाएकोमा कार्यदल दलको कुनै निष्कर्ष नआउँदै टेलिभिजनको प्रसारण अवरुद्ध पारिनु संसार क्षेत्रको संवेदनशीलताको ख्याल नराख्नु हो महासङ्घका उपाध्यक्ष रमेश कुमार पौडेलले निकालेको विज्ञप्तिमा भनिएको छ यसबीच हिजो केही बेर प्रसारण बन्द गरिएको प्रति अभियान टेलिभिजनले दुःख व्यक्त गरेको छ नेपाल सरकार सूचना तथा सञ्चार मन्त्रालयबाट भूसतही टेलिभिजनको मान्यता प्राप्त चितवनको एकमात्र टेलिभिजन रहेको अभियान टेलिभिजनले एक विज्ञप्ति जारी गरी सम्बन्धित टेलिभिजनलाई जानकारी नै नगाएर नगराई गैर जिम्मेवार ढङ्गबाट प्रसारण रोकेकोमा आपत्ति जनाइएको छ राष्ट्रिय प्रसारण नियमावलीको पाँचौँ संशोधन गरेको व्यवस्था अनुरूप अभियान टेलिभिजनले इजाजत प्राप्त गरेको तर नियमित प्रसारणको समेत अनुमति पाइसकेको यस टेलिभिजन लगायतका भूसतही टेलिभिजनलाई केबल टेलिभिजन मार्फत प्रसारण गर्न नमिल्ने गरी राष्ट्रिय प्रसारण नियमावलीको छैटौँ संशोधन आएपछि देशभरका भूसतै टेलिभिजन यसको विरुद्धमा रहेको विज्ञप्तिमा उल्लेख छ यस विषयमा आवश्यक सुझाव दिनका लागि सूचना तथा सञ्चार मन्त्रालयले समेत उपसचिवको समजगतमा कार्यदल गठन गरिसकेको अवस्थामा पूर्वाग्रही ढङ्गबाट दिउँसो केही बेर टेलिभिजन अवरोध गरेकोमा ध्यानाकर्षण समेत रहेको अभियान टेलिभिजनका अध्यक्ष सुरेश चन्द्र अधिकारीले जारी जारी गरेको विज्ञप्तिमा जनाइएको छ साथै नियमित प्रसारणको अनुमति पाइसकेको यस टेलिभिजनलाई अवैधानिक भन्दै गरेको प्रचारको पनि विज्ञप्ति मार्फत भर्सना गरिएको छ प्रसारणको पूर्ण इजाजत नपाएको बेसो टेलिभिजनले भ्रामक प्रचार गरेको प्रति खेद व्यक्त गर्दै कुनै पनि कार्यक्रम प्रसारणको लागि अनुमति नपाएको बेसो टेलिभिजनको अनुगमन तथा नियमन गर्ने सम्बन्धित निकायको व्यवस्थाप्रति पनि अभियान टेलिभिजनले ध्यानाकर्षण भएको जनाएको छ चितवनको माडीमा वैशाख दस गतेबाट पहिलो बसन्तपुर गोल्ड कप प्रतियोगिता हुने भएको छ बसन्तपुर युनाइटेड क्लब बसन्तपुरको आयोजनामा वैशाख बाइस गतेसम्म सञ्चार हुने प्रतियोगितामा काठमाडौँ नवलप्रासी तनहु मकवानपुर पर्सा र चितवनका गरी कुल बाह्र टिमबीच प्रतिस्पर्धा हुनेछ प्रतियोगितामा प्रथम हुने टिमले नगद एकाउन्न हजारसहित सिल्ड मेडल र प्रमाणपत्र तथा द्वितीय हुने टिमले नगद पच्चिस हजारसहित सिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् त्यसै गरी प्रतियोगितामा उत्कृष्ट खेलाडी उत्कृष्ट गोलकिपर उत्कृष्ट डिफेन्स उत्कृष्ट मिडफिल्ड तथा सर्वाधिक गोलकर्तालाई पनि पुरस्कृत गर्ने खेल संयोजक नवीन बस्यालले जानकारी दिनुभयो पश्चिम चितवनको पटियानी गाविसलाई नमुना गाविस बनाउन स्थानीय युवाहरूले अभियान सुरु गरेका छन् पटियानीमा विभिन्न सामाजिक कार्यमा सक्रिय रहेको पद्मोदय युवा क्लबको अगुवाईमा अभियान सुरु गरिएको हो अभियान अन्तर्गत पहिलो चरणमा गाविसका विभिन्न क्षेत्रमा फोहोर फाल्नका लागि पन्ध्रवटा डस्टबिन राखिएको क्लबका अध्यक्ष रामहरि सेणाईले जानकारी दिनुभयो नेपाल विद्यार्थी सङ्घ चितवनले चितवनका विभिन्न कलेजहरूमा आफ्ना इकाइहरूको अधिवेशन गरेको छ मङ्गलबार भएका इकाइ अधिवेशनबाट जनआदर्श क्याम्पस वीरेन्द्रनगरमा भवन लामा अमर जनशक्ति क्याम्पस पटियानीमा राजु तामाङ शहीद स्मारक कलेज शारदानगरमा अनुप ज्ञावाली मैयादेवी कलेजमा कल्पना पौडेल शेरचन कलेज दिव्यनगरमा सन्तोष अधिकारी इकाइ अध्यक्षमा सुनिएको नेवी सङ्घ जिल्ला अध्यक्ष उत्तम जोशीले जानकारी दिनुभयो बालकुमारी क्याम्पसमा गणेश पौडेल माडी क्याम्पसमा विकास भुषाल इकाइ अध्यक्षमा निर्वाचित भएका छन् शहीद स्मृति टाँडी लगायत इकाइ समिति गठन क्रममा रहेको जिल्ला अध्यक्ष जोशीले बताउनुभयो सप्तगण्डकी क्याम्पसमा स्थगित भयो भएको छ नवलप्रासीको गैँडाकोटमा रहेको मौलाकालीका सामुदायिक वनमा तीन दिनदेखि लागेको डडेलुका कारण लाखौँको क्षति भएको छ चार सय तिस हेक्टर क्षेत्रफल वनमध्ये डडेलुका कारण हालसम्म दुई सय हेक्टरभन्दा बढी जङ्गलको भाग प्रभावित भएको मौलाकालीका सामुदायिक वनका अध्यक्ष धनबहादुर पौडेले बताउनुभयो सामुदायिक वनको चिसा पनि क्षेत्रमा लागेको डडेलो नियन्त्रणका लागि सामुदायिक वनका उपभोक्ता र इलाका प्रहरी कार्यालय टोलीले प्रयास गरिरहे पनि डडेलो नियन्त्रणमा आउन नसकेको अध्यक्ष पौडेलले बताउनुभयो चितवन स्थित नारायणगढ मोगलिन सडक खण्डको जलबिरेमा हिजो गुडिराखेको कारमा सडकमाथिको डाँडाबाट खसेको ढुङ्गा लागेर एकजनाको मृत्यु भएको छ अन्य तीनजना घाइते भएका छन् मृत्यु हुनेमा सिन्धुपाल्चोकका गाइड सन्तोष तामाङ छन् इलाका प्रहरी कार्यालय मोगलिनका अनुसार नानगढबाट पोखरा जाँदै गरेको बा एकजन आठ आठ सात नम्बरको कारमा ढुङ्गा लागेर ढुङ्गा खसेर लागेको थियो घाइते हुनेमा तिनजना क्यानाडेली नागरिक छन् घाइतेको अवस्था सामान्य रहेको र कारको अघिल्लो भागमा पूर्ण रूपमा क्षति पुगेको प्रहरीले जनाएको छ अब पालो अर्पण जनावासको अर्पण जनावासमा